निधन भएको छ उहाँको काठमाडौँ मोडेल अस्पतालमा उपचारका क्रममा आज बिहान पाँच बजेर बिस मिनटमा निधन भएको हो उनानब्बे वर्षीय कर्मचारी नेपाली कम्युनिष्ट कम्युनिष्ट पार्टीका चारजना संस्थापक मध्ये एकजना हुनुहुन्थ्यो विक्रमसम्म दुई हजार चार सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा कर्मचारी निरञ्जन गोविन्द वैद्य र नारायण विलास जोशी मिलेर भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो कम्युनिष्ट पार्टीका संस्थापक मध्येका एक नेता कर्मचारी पछिल्लो समय एकीकृत माओवादी निकट हुनुहुन्थ्यो विक्रम सम्मत उन्नाइस सय अस्सी भाइटिकाको दिनमा ललितपुरमा जन्मनुभएका कर्मचारी अविवाहित हुनुहुन्थ्यो कर्मचारीको निधन भएको खबर सार्वजनिक भए लगत्तै अहिले मोडेल अस्पतालमा नेता तथा कार्यकर्ताको भिड लागेको छ कर्मचारीलाई श्रद्धाञ्जली दिन एकीकृत माओवादीको पार्टी कार्य पेरिस डाँडामा राखिएको छ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार ने, नेपालको नेतृत्वको टोली आज भारत भ्रमणमा जाने भएको छ भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंहको नियन्त्रणमा जान लागेको टोलीमा नेता नेपाल सहित महासचिव ईश्वर पोखरेल र विदेश विभाग सदस्य राजन भट्टराई पनि रहनु भएको छ यसअघि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कंग्रेसका वरिष्ठ नेता श्री बहादुर देउवालाई छलफलका लागि बोलाइसकेको भारतले अहिले एमालेका नेताहरूलाई बोलाएको हो नेता नेपाल नेतृत्वको टोलीले भारतमा रहँदा प्रधानमन्त्री सिंह सहित सत्तारूढ विपक्षी दलका नेताहरूसँग भेटवार्ता गर्ने एमाले जनाएको छ त्यसै भारतमा रहँदा संसारकै सबैभन्दा पुरानो बिहारको नालबन्द विश्वविद्यालय अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ आज बेलुका सभा चार बजे त्यसतर्फ जाने टोली आगामी आइतबार स्वदेश फर्कनेछ भारत भ्रमणबारे वरिष्ठ नेता नेपालले हिजो राष्ट्रपति डाक्टर रामवरण यादवसँग छलफल पनि गर्नुभएको थियो निर्वाचन क्षेत्र निर्धारण आयोगले पन्ध्र दिनको समय थप गरिदिन सरकारसँग माग गरेको छ एक महिने समय सीमा पाएर गत असार नौ गतेदेखि काम थालेको आयोगको आज समय सकिँदैछ तर क्षेत्र निर्धारणबारे प्रतिवेदन लेखन कार्य नसकिएका कारण समय सीमा बढाउन हिजै अध्यक्ष ताहिर अली अन्सारीले अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष राज रेग्मीसँग छलफल गर्नुभएको थियो संवैधानिक अडचनबारे उच्च स्तरीय राजनैतिक समितिसँग मागेको सुझाव आइ नपुगेको र अन्य अध्ययन पनि बाँकी रहेकाले पन्ध्र दिन समेत थप गरिदिन आग्रह गरेको आयोगका प्रवक्ता टेक प्रसाद ढुङ्गानाले जानकारी दिनुभएको छ संवैधानिक अडचन र राजनैतिक दलहरूको दबावका बीच क्षेत्र निर्धारण गर्ने जिम्मा पाएको आयोगले पहिलो समय जनसङ्ख्याको विश्लेषण गरिरहेको प्रवक्ता ढुङ्गानाको भनाइरहेको छ रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्समा कार्यरत मजदुर तथा कर्मचारीले विभिन्न माग राख्दै विगत दुई सातादेखि सुगर मिल ठप्प बनाएका छन् मजदुरको आन्दोलनका कारण बाह्र वर्ष रौतहटका कृषकले पाउनुपर्ने भुक्तानी समेत प्रभावित भएको छ मिलले किसानसँग किनेको घोको करिब सत्तालिस करोड़ भुक्तानी गर्न बाँकी रहेको अवस्थामा हडताल भएपछि रकम भुक्तानीमा समस्या उत्पन्न भएको कृषकले बताएका छन् मिलले हरेक दिन कृषकलाई रु पचास लाखको हारिमा भुक्तानी गरिरहेकोमा मजदुर तथा कर्मचारी आन्दोलनका कारण मिलको सम्पूर्ण निकासी तथा पैठारीले अवरोध भएपछि मिलले किसानलाई भुक्तानी दिन नसकेको प्रशासनले जनाएको छ इजिप्टमा जारी हिंसात्मक संघर्षमा कम्तीमा बाह्रजनाको मृत्यु भएको छ राजधानी कायरोमा अपदस्थ राष्ट्रपति मोहम्मद मोर्सीका समर्थक र विरोधीहरूबीच भएको भिडन्तमा बाह्रजनाको मृत्यु भएको र अन्य संयोजना घाइते भएको अधिकारीहरूले बताएका छन् कायरो विश्वविद्यालय नजिक मोर्सीका समर्थकले गरेको कार्यक्रममा भएको झडपमा मृत्यु हुनेहरू धेरैजसो मोर्सी समर्थकहरू रहेका थिए मोर्सी अपदस्थ भएपछि इजिप्टमा जारी संघर्षमा हालसम्म एक सय भन्दा बढीको मृत्यु भएको छ अब्दस्त राष्ट्रपति मोर्सीलाई तत्काल रिहा गर्न उनीहरूले माग गरेका छन् भने मोर्सीका विरोधीहरूले उनलाई जेलमै राख्नुपर्ने भन्दै प्रदर्शन गरिरहेका छन् र सेमिफाइनल प्रवेश गर्ने लक्ष्यका साथ नेपाली सोह्र वर्ष मणिको फुटबल टोलीले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ सोह्र वर्ष मणिको साफ च्याम्पियन फुटबल प्रतियोगितामा पहिलो खेलमा विजय भएको नेपाल दोस्रो खेलमा बराबरीमै रोकिएको थियो आजको खेलमा कम्तीमा बराबरी गरेमा नेपाल सेमिफाइनल पुग्नेछ तर पराजित भएमा भने प्रतियोगिताबाट बाहिरिने र पाकिस्तान गत संस्करणको उपाधि विजेता हो भने नेपाल त्यति बेला तेस्रो भएको थियो त्यस लगत्तै पनि आजको खेल नेपालका लागि निकै कठिन दिन हुने अनुमान गरिएको छ नेपाल र पाकिस्तान बीचको खेल त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा दिउँसो चार बजेपछि सुरु हुनेछ त्यस्तै आर्मी मैदान लगन